परियोजनको निलो रंगको सिलिण्डरको मूल्य बढ़ाउने सरकारको नीति रहेको छ ग्यास कार्ड बनाएर घरासी परियोजनका लागि रातो मात्र र व्यावसायिक परियोजनका लागि निलो मात्र ग्यास सिलिण्डर प्रयोग गर्न निगमले आग्रह गरेको छ बजारमा होटल र रेस्टुरेन्टले बढ़ी ग्यासको प्रयोग गरी अभावको समयमा घरासी उपभोक्ताले सहज ढंगले ग्यास नपाएपछि सरकारले नयाँ व्यवस्था गरेको हो यसैबीच चितवनमा पनि आजदेखि औपचारिक रूपमा दुई रंगको ग्यास बजारमा आउने भएको छ रातो र निलो रंगको ग्यास बजारमा आउनु अघि जिल्लाका विभिन्न ग्यास कम्पनी र ग्यास विक्रेता महासंघले रयाली निकाल्दैछन् पूर्वी चितवनको साई बाबा ग्यास प्रणालीबाट निस्कने रयाली नानगढ पुगेर सभा गरी औपचारिक रूपमा दुई थैको ग्यास बजारमा आएको घोषणा गरिने नेपाल ग्यास विक्रेता महासंघ चितवनले जनाएको छ शनिबार बेलुकीदेखि नेपालमा मनसुन शुरू हुने अनुमान गरिएको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वबाट मनसुन शुरू हुने भविष्यवाणी गरेको छ तर मनसुन शुरू भए या नभएको बारे बेलुकी मात्रै थाहा हुने महाशाखाका प्रमुख सुमन कुमार रेग्मीले बताउनु भएको छ शनिबार यसअघिको तुलनामा मौसम चिसो रहेको छ मनसुनका लागि आवश्यक पर्ने सबै संकेत देखिएको र सक्रिय हुन मात्र बाँकी रहेको महाशाखाले जनाएको छ महाशाखाका अनुसार बंगालको खाडीमा न्यूनचापीय क्षेत्रको विकास राम्रोसँग हुन नसकेकाले मनसुन सुरु हुन केही ढिलाइ भएको हो मनसुन पूर्वको समयमा भारी वर्षा भए पनि मनसुन सुरु हुने समयमा भने पानी पर्ने क्रम केही कम भएको छ नेपालमा जुन दस तारिकदेखि मनसुन सुरु हुने गर्ने गर्दछ शनिबार जुन पन्ध्र तारिकको काठमाडौँ सहित देशभर शनिबार बिहानैदेखि बादल लागेको छ आफ्ना माग सम्बोधन नगरी चुनावको मिति तोकेको भन्दै आन्दोलन थालेका नेकपा माओवादी लगायतका दलले शनिबार सभा गर्ने तयारी गरेका छन् सरकारले मागलाई व्यवस्था गर्दै चार दलीय सिन्डिकेटको निर्देशनमा चुनावको मिति घोषणा गरेकाले विरोधका कार्यक्रम गर्न थालिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमले बताउनु भएको छ उहाँले शनिबार बेलुकी पाँच बजे काठमाडौँका विभिन्न ठाउँमा सभा गर्ने जानकारी दिनुभएको छ आन्दोलनरत विभिन्न तेत्तिस दलले राजनीतिक दलका बीचमा नयाँ राजनैतिक सहमति कायम गरी अग्रगामी राजनैतिक निकास खोज्न माग गरेका छन् सीमा सुरक्षा बल आफटारीले नारायणगढको बालकुमारी कलेजको आसपासमा रहेको गाँजा नष्ट गरेको छ व्यक्तिको नाममा रहेको र सार्वजनिक जग्गा गरी करिब नौ कट्ठा जग्गामा रहेको गाँजा आज बिहान नष्ट गरिएको हो सीमा सुरक्षा बल आफटारीका प्रहरी उपरीक्षक सुन्दरमान खड्काको कमाण्डमा गएको टोलीले सो गाँजा नष्ट गरेको छ प्राकृतिक रूपमा उम्रिएको गाँजालाई नष्ट गरिएको गाँजाका कारण समाजमा विभिन्न समस्या देखिँदै भन्दै नष्ट गरिएको सीमा सुरक्षा बल आफटारीका प्रहरी उपरीक्षक खड्काले बताउनु भएको भएको छ सार्वजनिक होस् वा निजी जग्गामा उम्रिएका गाँजाहरूलाई अब खोजी नष्ट गर्ने समेत उहाँले बताउनु भएको छ नेपाली कङ्ग्रेस निकट नेपाल ट्रेड युनियन कङ्ग्रेस स्वतन्त्रताको पाँचौं महाधिवेशन चितवनमा सुरु हुने चितवनमा हुने भएको छ आगामी सात आठ र नौ गतेका लागि महाधिवेशन तय भएको ट्रेन युनियन कंग्रेस स्वतन्त्रताका केन्द्रीय सदस्य सूर्य नेपालले जानकारी दिनुभएको छ महाधिवेशनमा कंग्रेसले उठाउँदै आएका सबैका लागि सामाजिक सुरक्षा पञ्जीकरण संविधान सभा निश्चित गरिनुपर्ने श्रमिकहरूका र राज्यका निकायहरूमा श्रमिकको प्रतिनिधित्व नेपाली कंग्रेसमा प्रतिनिधित्व लगायत नेपालको र अन्तर्राष्ट्रिय श्रम आन्दोलनका मुद्दाका बारेमा छलफल र निर्णय गरिने केन्द्रीय सदस्य सूर्य नेपालले बताउनु भएको छ महाधिवेशनले आगामी चार वर्षका लागि अध्यक्ष लगायत सैतिस सदस्य नयाँ समितिको समेत चयन गर्नेछ निला र सेता श्रमिकका पच्चिस राष्ट्रिय युनियन सम्मिलित महासंघको महाधिवेशनमा बहत्तर जिल्लाबाट पन्ध्र सय प्रतिनिधिहरू सहभागी हुनेछन् राष्ट्रपति निर्वाचनमा मतदान गरेका करिब पाँच करोड इरानी मतदाताले मतगणनाको नतिजा पर्खिरहेका छन् निकै कट्टर शासन पद्धति भएको इरानमा राष्ट्रपति पदका लागि हिजो मतदान सम्पन्न भएको थियो बिहान आठ बजीबाट सुरु भएको मतदान निर्धारित समयभन्दा पाँच घण्टा बढाएर स्थानीय समयअनुसार राति एघार बजीसम्म चलेको थियो मतदान सम्पन्न हुनसाथ मतगणना सुरु भएको र मतगणनाको चौबिस घण्टाभित्र नतिजा घोषणा हुने त्यहाँका निर्वाचन अधिकारीले बताएका छन् इरानका गृहमन्त्री मुस्तफा मोहम्मद नचरले निर्वाचनको परिणाम चित्त नबुझे तीन दिनभित्र मुद्दा फिर्ता गराइसक्नुपर्ने समेत बताएका छन् यथास्थितिवादी शासन पद्धति भएको इरानमा मुस्लिम बाहुल्यता रहेको छ आठजना राष्ट्रपतिका प्रत्याशी रहेको चुनावमा छजना उम्मेद्वारलाई रूढिवादी उम्मेद्वारका रूपमा अन्तर्राष्ट्रिय संचार माध्यमले विश्लेषण गरेका छन् यस चुनावमा महिलालाई राष्ट्रपतिको उम्मेद्वार बन्नबाट रोक लगाइएको थियो हाल त्यहाँ मोहम्मद अमिदलाई राष्ट्रपति रहेका छन् भने उनको यो दोस्रो कार्यकाल रहेको छ परमाणु कार्यक्रमका कारण अहमदले आलोचित बन्नु परेको छ र गोर्खा कप फुटबलको उपाधिका लागि आज आर्मी र मनाङ मर्साङदी क्लब भिड्दैछन् त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा अपरान्न हुने उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ मनाङका दुई खेलाडी युना इलियास र अजेज नहुनको फाइदा आर्मीलाई हुनेछ भरत सहित स्टार खेलाडी नहुँदा युवा खेलाडीहरूमा भर परेको आर्मी यो सिजनको सुरुवातसँगै लयमा देखिएको छ यसअघि शारीरिक रूपमा बलियो मात्र रहेको आर्मी यो पटक भने टेक्निक र ट्याक्सिसमा पनि अब्बल देखिएको छ मनाङले दुई सालमा स्थापना